想让我来救。 पीडा सबै हावाले पीडा यो कस्तो झेल्नु पर्यो आज मनले जुने आधारे नै खुसी लाग्यो कसैले के को सजाय दियो तिमीले मेरी मायालु जिउनु नमर्नु बनायो मलाई मायालु हातमा फुल बोकी जीवनमा आयो तिमी मुटुमा छोरा रुपी कहाँ जाँदैछौ तिमी जाँदैछिन् मुनि टाढा जाँदैछिन् मुनि टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा म दुखीलाई छोडेर तिमीलाई छोडेर सागर पारीको देशमा सागर पारीको देशमा जाँदैछिन् उनी टाढा जाँदैछिन् उनी टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा विरागीको उदाहरण बने साथी माझमा आज यो सन्देश सुनाउँछु म सबैलाई मेरो जे बेहाल नहोस् भने कसैलाई लजालु हेराए निर्दोष त्यो बोलीमा मधुर मुस्कान उनको किसको झारीमा भुलेर आफैलाई भुल मैले गरेछु संसारलाई त्यागेर आज एक्लो भइछु जाँदैछु मुनि टाढा जाँदैछु मुनि टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा म दुखीलाई छोडेर यो दुखीलाई छोडेर सागर पारीको देशमा सागर पारीको देशमा जाँदैछु मुनि टाढा जाँदैछु मुनि टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा जालु हेराई निर्दोष त्यो बोलीमा मधुर मुस्कान उनको केसको छारीमा भुलेर आफैलाई भुल मैले गरेछु संसारलाई त्यागेर आज एक्लो भएछु मायालु जाँदैछन् मुनि टाढा जाँदैछन् मुनि टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा म दुखीलाई छोडेर यो दुखीलाई छोडेर सागर पारीको देशमा सागर पारीको देशमा जाँदैछन् मुनि टाढा जाँदैछन् मुनि टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा जाँदैछन् पुनि टाढा जाँदैछन् मुनि टाढा साँझको जेट प्लेनमा साँझको जेट प्लेनमा म दुखीलाई छोडेर यो दुखीलाई छोडेर सागर पारेको देशमा सागर पारेको देशमा जाँदैछिन् पुनि टाढा जाँदैछिन्